एकानब्बे दशमलव छ मेघार्चको ध्वनि तरङ्गमा रेडियो भिजन एकानब्बे दशमलव छ मेघार्चमा हरेक साता आइतबार दस बजेको समाचार पश्चात एघार बजीसम्म तपाईँको रेडियो सेटमा गुन्जने कार्यक्रम मुक्तक मालाको समय आज पनि सुरु भइसकेको छ कार्यक्रम लिएर म मदन भण्डारी उपस्थित भइसकेको छु प्रविधि सुमेचनमा कविता श्रेष्ठजी हुनुहुन्छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत हार्दिक नमस्कार श्रोता तपाईँले अहिले हामीलाई एकानब्बे दशमलव छ मेगा आर्समा पूर्वी नेपालमा सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा अनि त्यस्तै गरेर W W W dot radio vision dot com dot NP log on गरेर संसारभर एकैसाथ सुनिरहनु भएको छ मोबाइल एप्लिकेसन हाम्रो पात्रको रेडियो लिस्टमा गएर रेडियो रेडियोभिजन सर्च गरेर पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ मुटु मेरो थरथरायो बिहान बिहानी मुटु मेरो थरथरायो बिहान बिहानी र खुट्टा लर्बरायो बिहान बिहानी के छ खबर तिम्रो भन्देऊ नै साथी दाहिने आँखा फरफरायो बिहान बिहानी अहो यो मुक्तक मुक्तकार दिपेन्द्र अधिकारी टार्जनजीको हेटौँडा मकवानपुर उहाँको घर हो दिपेन्द्र अधिकारी टार्जनजीका यिनी चुस्किला मुक्त सँगै श्रोता आजको कार्यक्रम मुक्तक मेलामा मैले मुक्तकको सिलसिला सुरु गर्न चाहे दिपेन्द्र अधिकारी टार्जनजीको मुक्तकमा राज कुलुङजी जवाफी मुक्तक यस्तो लेख्नुहुन्छ म सँगै जोड्न चाहन्छु परेको छैन अरूको भर अहिलेसम्म परेको छैन अरूको भर अहिलेसम्म भए जति पुरा हुँदैछ रहर अहिलेसम्म बरु भन न कस्तो छ तिम्रो अवस्था सबै ठिक छ मेरो खबर अहिलेसम्म राजकुलुङज्यूले दिपेन्द्र अधिकारी टार्जनजीका मुक्त खराबहरूसँगै जवाफी मुक्तक लेख्नुभयो आजको यो विषयमा म यस्तै यस्तै मिठा चुस्किला रसिला फुर्तिला जोशीला मुक्तक लिएर आएको छु तपाईँहरूले हामीलाई मायाले स्नेहले Muktak at the rate Gmail dot com अनि त्यस्तै गरेर मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा धेरै मुक्त खरबहरू पठाउनु भएको छ आजको यो विषयमा म आलो पालो मुक्तक जोड्नेछु तपाईँको पनि छ मुक्तक मसँग हामी सँगै रहनुहोला चुनौतीहरू जीवनमा बार बार आउँछ चुनौतीहरू जीवनमा बार बार आउँछ त्यसको पनि बिस्तारै आकार आउँछ जसरी घनले फलामलाई हिर्काइरहन्छ त्यसै गरी फलामको तिखो धार आउँछ अर्को मुक्तक यो मुक्तक मैले लिएँ मिरा सङ्कल्पजीको सुनकोशी गाउँपालिका पाँच सिमले उहाँको घर हो हाल राजधानी काठमाडौँमा हुनुहुन्छ उहाँ मिरा सङ्कल्पजीका मुक्त अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ श्रोता अनुरागी विनोद गैरेजीको रमाइलोमै जिन्दगी त सबैको कहाँ चल्छ रमाइलोमै जिन्दगी त सबैको कहाँ चल्छ सधैँ एकै समयमा दिन पनि त कहाँ ढल्छ मुहारको हाँसो हेरी भन्छ मान्छे के पिर छ र मन पो चल्छ पीडाले अनुहार कहाँ चल्छ हो नि मन पो चल्छ पीडाले अनुहार कहाँ जल्छ अनुरागी विनोद गैरेजीको यो मुक्तक मुक्तकसँगै उहाँले आफ्नो सम्पर्क ठेगाना भने लेख्न छुटाउनु भएछ अर्को मुक्तक मसँग छ श्रोता माङ दोर्जे शेर्पा सङ्ग्रामजीको चाहनाहरूको माना र पाथी भर्न पनि सकिन चाहनाहरूको माना र पाथी भर्न पनि सकिन हातमा समाएर भैँसको पुल तर्न पनि सकिन बोलाइसकेको थियो जिन्दगीले अप्ठ्यारोमा फर्किएर आउँछु भनी प्रतीक्षा गर्न पनि सकिन माङदोर्जे शेर्पा सङ्ग्राम जिरी दुई दोलाखा उहाँको घर हो अब भने श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्नेछौँ मसँग मुक्तक अजय अनमोलजीको रहेको छ पोखरा उहाँको घर हो मुक्तककार अजय अनमोलजीको मुक्तक मुक्तकसँगै पहिलो साङ्गीतिको शैली तपाईँलाई श्रोता म गरिब तिमी धनी गाह्रो हुने रहेछ म गरिब तिमी धनी गाह्रो हुने रहेछ फेरि प्रेम छुट्छ भनी गाह्रो हुने रहेछ हिरा जस्तो सम्बन्ध पित्तल हुने डरले मन पराउँछु भन्न पनि गाह्रो हुने रहेछ कुरा भनौँ रामनु हजुर अनमोलजीको मुक्तक मुक्तकसँगै यो मिठो गीत पोखरा उहाँको घर हो अझै अनमोलजीका मुक्त करपहरूसँगै यो गीत तपाईँहरू समक्ष मैले राखेँ कार्यक्रम मुक्तक नाला तपाईँ सुनिरहनु भएको छ आजको यो वसाइमा म तपाईँहरूले नै पठाउनुभएका मुक्त करपहरू लिइरहेको छु लाउन खानाको कहिल्यै भर भएन लाउन खानाको कहिल्यै भर भएन र त जीवन जिउने रहर भएन साथी परदेश गएर धनी भयो आफूसँग बन्तक राख्न घर भएन ओहो यो मुक्तक राणा मन्जुजीको गुल्मी उहाँको घर हो राणा मन्जुजी सम्भवतः पहिलोपटक हुनुपर्छ हामीहरू समक्ष आउनुभएको ह्याउँदै गर्नुहुन्छ आगामी अङ्कहरूमा हामीसँग मुक्तकीले भेटघाट गर्न यही आशा हामीले राखेका छौँ अर्को मुक्तक म कार्यक्रममा जोडिहाल्छु मसँग मुक्तक छ मुक्तकार विमल झाजीको नबदलिनु कदापि जस्तो थियो त्यस्तै भइदेऊ न बिन्ती नबदलिनु कदापि जस्तो थियो त्यस्तै भइदेऊ न बिन्ती नगई कुनै बाहनामा प्रेम तिमीले चाहे झैँ नै देऊ न बिन्ती यो मन दुखी हुनेछ तिमी फर्की गएको चाल पाइहाल्यो भने म भुलाउँछु यसलाई अन्यन्त्र तब मात्र गइदेऊ न बिन्ती विमल झाजीको मुक्तक ललितपुर चौध नकीपोट उहाँको घर हो विमल झाजीसँग कार्यक्रम नियमित रूपमा तपाईँले सुन्दै आइरहनु भएको छ भने मैले केही समय अगाडि मुक्त वालाको सारी पनि गरिसकेको छु अर्को मुक्तक म कार्यक्रममा लिँदैछु श्रोता मसँग मुक्तक छ प्रकाश मगर वियोगीजीको एक पल तिमी टाढा हुँदा तिम्रै याद आउँछ एक पल तिमी टाढा हुँदा तिम्रै याद आउँछ अनि हिक्क हिक्क भारुली लाउँछ र सताउँछ यो मन कस्तो होला अन्त कतै जाँदै जाँदैन बस तिम्रो सम्झनामा हुन्छ धेरै पछि आउँछ प्रकाश मगर वियोगीजी यसरी आउनुभयो हामीहरू समक्ष यो पटक भने निकै लामो समयपछि आउनुभयो आफ्नो सम्पर्क ठेगाना लेख्न छुटाउनु भयो धेरै समयपछि आउनु भएर पनि हुनसक्छ अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ यमुना खतिवडाजीको चाह नगर जोखिम छुने झड्का लाग्न सक्छ चाह नगर जोखिम छुने झड्का लाग्न सक्छ जिन्दगीभर निको नहुने झड्का लाग्न सक्छ विद्युतको तार र दिल जोड्नु उस्तै हो रे हजुर ठान्दै नठान्न चाहन्छु नि झड्का लाग्न सक्छ यमुना कतिवटाजी जी शरणामती साफा उहाँको घर हो आउँदै गर्नुहुन्छ मिठो माया बोकेर हामीहरू समक्ष यसरी नै अर्को मुक्तक मसँग छ श्रोता अर्जुन पौडेलजीको बसेको छु वर्षौँदेखि भेट्ने आशमा भेट्न आऊ बसेको छु वर्षौँदेखि भेट्ने आशमा भेट्न आऊ भन्नुपर्ने थियो एउटा कुरा खासमा भेट्न आऊ त्यसपछिको हाम्रो सम्बन्ध छ छैन बिर्सिउँला जसरी हुन्छ एकपटक तमघासमा भेट्न आऊ यसरी मिठो अनुरोध यो मुक्तकमा अर्जुन पौडेलजीको मुसीकोट नगरपालिका तिन गुल्मी उहाँको घर हो अब भने हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौँ श्रोता मसँग अदिति अरियाल गेवालीजीको मुक्तक रहेको छ रुरु गाउँपालिका तिन गुल्मी उहाँको घर हो पुनः गुल्मीबाट नै मैले मुक्तक लिएँ अदिति अरियाल गेवालीजीको मुक्तक अब भने मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता सम्झिएर आफ्नै छाया व्यर्थै गरिएछ सम्झिएर आफ्नै छाया व्यर्थै गरिएछ नहेरेरै दायाँ बायाँ व्यर्थै गरिएछ त्यही कुरामा पछुतो छ सधैँभरि मलाई पराईलाई चोखो माया व्यर्थै गरिएछ आएर किन व्यर्थै माया गरेर भाग्यो भाग्यो तिमी त साथै भाग्यो साँचे यो दिल हरेर भाग्यो यात्रा जहाँ मगर थे आयो रती सफरमा सफरमा सफरमा सफरमा सफरमा यात्रा जहाँ मगर थे रते सफरमा फुल गई थी हरमा ओली झरे भाग्यो भाग्यो तिमी यो आथे बसने छु बरसो बरसा बरसो बरसो बरसो माया गरे रे साथे बसने छु बरसो बरसा भन्दे छलेर आथा टाढा शरीर भाग्यो भाग्यो तिमी लाखों लाख थे को बसमा परेर भाग्यो भाग्यो तिमी त साँचे यो अदिति अरियाल ग्यावालीजीको मुक्तक मुक्तकसँगै यो मिठो गीत तपाईँले सुन्नुभयो मुक्तक मालामा हुनुहुन्छ म मदन भण्डारी छु मलाई प्रविधि समिजनमा कविता श्रेष्ठजीले साथ दिइरहनु भएको छ आजको यो वसाइमा म तपाईँहरूले नै पठाउनुभएका मुक्त खरपहरू आलो पालो लिइरहेको छु यस्तै रहेछ यो संसार भनी फर्किएन यस्तै रहेछ यो संसार भनी फर्किएन सुन्यो श्रीमतीको कुरानी फर्किएन अस्तिसम्म बामा भगवान् हुनुहुन्थ्यो त्यही छोरो आज बा मर्दा पनि फर्किएन यो मनै सक्क बनाउने मुक्तक मुक्तकार तमिता राई चाँदनीजीको हलेसी दुवाचुङ नगरपालिका साथ हलेसी खोटाङ उहाँको घर हो तमिता राई चाँदनीजी पनि आउँदै गर्नुहुन्छ हामीहरू समक्ष मिठो प्यार बोकेर यसरी नै अर्को मुक्तक म कार्यक्रममा लिइहाल्छु श्रोता मसँग मुक्तक छ लक्ष्मण कुँवरजीको अह उहाँ पनि गुल्मीबाट हुनुहुन्छ आज गुल्मीका मुक्तकारहरूले हामीलाई बडो मायाले मुक्तक पठाउनु भएको छ खुसी लाग्यो मलाई लक्ष्मण कुँवरजीको मुक्तक अबको क्रममा तपाईँलाई श्रोता थोरै खुसी अनि थोरै पीर जरुरी रहेछ थोरै खुसी अनि थोरै पीर जरुरी रहेछ जिन्दगीलाई आँसु आखिर जरुरी रहेछ हारमा भाग्यको दोष त केवल भ्रम नहो बरु आफूमा सत्कर्म र धीर जरुरी रहेछ लक्ष्मण कुँवरजी भनिहालेँ गुल्मीबाट आउनुभयो मिठो मुक्तक लेख्नुहुन्छ अर्को मुक्तक छ मसँग श्रोता हेमन्त खड्काजीको सोचे जस्तो नभएपछि जीवन आरोप लाउँदैछन् सोचे जस्तो नभएपछि जीवन आरोप लाउँदैछन् देखाउँदै झुट्टो आफ्नोपन आरोप लाउँदैछन् हो हिजो अर्कैसँग अनैतिक सम्बन्ध राखेर आज गरेन भन्दै मेरो जतन आरोप लाउँदैछन् हेमन्त खड्काजी मलेसियाबाट यसरी हामीहरू समक्ष आउनुभयो नेपालको ठेगाना भने लेख्नै छुटाउनुभयो मुक्तक उहाँसँग छ सानो विशालजीको उहाँले पहिलोपटक सम्झनु भयो उहाँले पनि ठेगाना लेख्न भयो अबको क्रममा सानो विशालजीको मुक्तक तपाईँहरू समक्ष श्रोता मदिरामा खुल्छ मान्छे मदिरामा खुल्छ मान्छे आफैलाई बोल्छ मान्छे अरू फल्न फुलिदिन्छन् फलेपछि फुल्छ मान्छे सानो विशालजी अर्को पटक चाहिँ पक्कै ठेगाना लेखेर आउनुहोस् है तपाईँ पनि कार्यक्रममा म श्रोता अर्को मुक्तक लिन्छु अहिलेलाई भने अह उहाँ पनि नियमित रूपमा हामीहरू समक्ष मिठो माया बाँड्दै गर्नुहुन्छ अनि एक बसाई उहाँसँग पनि मुक्तकिलो बसाई कार्यक्रममा मैले बसेको छु अनुहार अलिजीको श्रोता अहिलेलाई भने मसँग मुक्त गराएको छ मलाई जति सताउँछु सताउ सहेर बाँचिदिन्छु मलाई जति सताउँछु सताउ सहेर बाँचिदिन्छु मेरा हजारौँ सपनाहरूको घाँटी रेटेर बाँचिदिन्छु तिमी बिना बाँच्न त मुस्किल नै होला सायद तर तिम्रो खुसीको लागि हरपल मरेर बाँचिदिन्छु अनुहार अलीजी झापा गाउँपालिका पाँच झापाका मुक्तकार मान्छे सानो सानो हुनुहुन्छ मुक्तक तगडा लेख्नुहुन्छ कार्यक्रममा हामी अब अर्को एउटा गीत सुनौ श्रोता मेलिना सिंह ठकुरी कस्तुरीजीको मुक्तक मसँग रहेको छ सन्धि खर्ख अर्घ खाँची उहाँको घर हो अबको क्रममा मेलिना सिंह ठकुरीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता सम्झनाको तरेलीमा आइरहन्छु हरेक साँझ सम्झनाको तरेलीमा आइरहन्छु हरेक साँझ यो चिसोमा शीत पनि छाइरहन्छौ हरेक साँझ कति भने याद पनि मलाई नसोताउन यति धेरै र पनि बार बार याद पनि धाइरहन्छौ हरेक साँझ साँझ पर्यो अलिअलि बतास चल्यो साँझ पर्यो अलि अलि बतास चल्यो मनभरि तिम्रै माया बढ्यो माया बढ्यो है हा हा हा हा माया बढ्यो माया बढ्यो चिर चिर्दै आकाश हरि तारा चम्किँदा संसारै उज्यालो लाग्यो संसारै उज्यालो शीतल शीतल छहारीमा तिमी रमाउँदा खुसीले रम्यो यो मन खुसीले रम्यो यो मन तिमीलाई पाउ मनभरि तिम्रै मेलिना सिंह ठकुरीजीको मुक्तक मुक्तक यो गीत तपाईँहरू समक्ष राखेँ मुक्तक मेलामा राखेँ मुक्तक माला तपाईँ नियमित रूपमा सुन्नुहुन्छ सुन्ने चाह मनभरि हुँदाहुँदै पनि सुन्न छुटाउनु भयो भने सजिलो छ मुक्तक मेलाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल भिजिट गरेर प्राप्त लिङ्क क्लिक गरेर कार्यक्रममा आफूले चाहेको बेला भ्याएको बेला सुन्न सक्नुहुन्छ अनि त्यस्तै गरेर Chisapani Nepal dot blogspot dot com visit गरेर पनि तपाईँले मुक्तकमाला भेटाउन सक्नुहुन्छ सुरुवाती अङ्कदेखि अहिलेसम्म अनि मोबाइल एप्लिकेसन नेपाली अडियो बुकमा पनि तपाईँले हामीलाई भेटाउन सक्नुहुन्छ आजको यो वसाइमा म श्रोता तपाईँकै मुक्तक लिइरहेको छु बेहोसी बन्न नसाको प्याला पिएको नठान्नु बेहोसी बन्न नसाको प्याला पिएको नठान्नु लुकेको घाउ थिच्यासु मैले सिएको नठान्नु आँसुमा डुबाई कसैको यादले मार्दैछ सुस्तरी हाँसेको मात्रै देखेर मलाई जिएको नठान्नु यो मुक्तक मुक्तकार सौरभ कारणजीतजीको श्रोता कार्यक्रममा मैले जोडेँ सौरभ कारण सिद्सी अहिले बेल्जियममा हुनुहुन्छ कार्यक्रम मुक्तकमाला तपाईँ नियमित रूपमा सुरुवाती अङ्कदेखि नै सुन्दै हुनुहुन्छ भने मैले सोचे एकपटक बेल्जियमबाट नै उहाँलाई कार्यक्रममा पाहुना बनाएर कुराकानी पनि गरेको छु निकै लामो समय पश्चात आज सौरभ कारणजितजीको मुक्तक कार्यक्रममा बोले खुसी लाग्यो अर्को मुक्तक म कार्यक्रममा लिइहाल्छु मसँग मुक्तक छ आज धेरैजना मुक्तकारहरू जो मुक्तक मालाको मुक्तकिलो बसाइमा बस्नुभएको छ उहाँहरूको मुक्तक मैले लिन पाइरहेको छु संयोग जुरिरहेको छ अहिलेको क्रममा मसँग सिसा चौधरीजीको मुक्तक रहेको छ बिरतामड झापा उहाँको घर हो सौगातमा उपहार पठाएका थियो मोटु झिकेर खैकिन सौगातमा उपहार पठाएका थियो मुटु झिकेर खैकिन फिर्ता दिन खोजे वस्त्र प्रहार भयो सकिन किनेर खैदिन नक्कली मनको हुँदैन कुनै औचित्य हृदय बगर भएपछि सक्सो वाउ लैसौ भरोसा विश्वास खुदै भेटेर नै लिन सिसा चौधरीजी फिर्तामोड झापा उहाँको घर हो मुक्तक निकै मिठो लेख्नुहुन्छ उहाँ पनि अर्को मुक्तक म कार्यक्रममा लिइहाल्छु श्रोता मसँग मुक्तक छ गणेश जप्रेलजीको प्रयासरत लेख्नुभएको छ उहाँले बजाङ उहाँको घर हो हाल बुटवलमा हुनुहुन्छ पहिलोपटक हुनुपर्छ गणेश जप्रेलजी हामीहरू समक्ष आउनुभएको मुक्तकमा उहाँ यसो भन्नुहुन्छ दिँदाखेरि तन्मन विचार गर्नु है दिँदाखेरि तनमन विचार गर्नु है लुटिदिन्छन् त्यो जोवन विचार गर्नु है काखैमा राखेर तिम्रै हो भन्ने मान्छे पनि होलान् पछि परिवर्तन विचार गर्नु है विचार गर्नु है भनेर सन्देश यसरी बाँड्दै हुनुहुन्थ्यो गणेश जप्रेलजी प्रयासरत भन्नुभएको छ सँगै बझाङबाट पहिलोपटक आउनुभयो फेरि फेरि यसरी नै आउँदै गर्नुहुन्छ भन्नेमा हामी ढुक्क छौँ अर्को मुक्तक छ मसँग श्रोता मुकुन्द कृष्ण थापाजीको खोटाङ उहाँको घर हो निकै लामो समय पश्चात मुकुन्द कृष्ण थापाजी हामीहरू समक्ष आउनुभयो मुक्तकमा मुकुन्द कृष्ण थापाजी यसो भन्नुहुन्छ पढेर छोड्नेछु भन्ने निचोडहरूको याद आउँछ पढेर छोड्नेछु भन्ने निचोडहरूको याद आउँछ स्कुल पढ्दाका कठिन मोडहरूको याद आउँछ अघिनाको उज्यालोले लेख्नु पर्थ्यो पढ्नु पर्थ्यो पालेका ती मकैका ढोडहरूको याद आउँछ बाल्यकालका यादहरूलाई यसरी मुक्तकमा मुकुन्द कृष्ण थापासीले उठाउनुभयो मैले पनि एउटा मुक्तक धेरैवटा कार्यक्रममा पनि प्रस्तुत गरेको थिएँ सुन्नुभएको होला मलाई सँगै जोड्न मन लाग्यो मुकुन्द कृष्णजी तपाईँले मुक्तक यसो भनिरहनु भनिरहनुहुँदा बाल्यकालका यादहरू धेर थोर आउने गर्छन् बाल्यकालका यादहरू धेर थोर आउने गर्छन् कहिले हल्का कहिले कठोर आउने गर्छन् मेरी आमाले बोलेको एक वाक्य कहिले फुल्दिन मखेबारी नहिँड बाबु बुरा चुराउने गर्छन् डर देखाउनुहुन्थ्यो सानो हामीलाई पनि यसरी हामी मुक्तक मेलामा मुक्तक सुनिरहेका छौँ अर्को मुक्तक मसँग छ गङ्गाराम फुयल मालदाईजीको ढाँचा धेरै थियो उनको सुन्दर मुहार पनि थियो ढाँचा धेरै थियो उनको सुन्दर मुहार पनि थियो आँखा तर्ने ती आँखामा थोरै प्यार पनि थियो हल्का जिस्काएको मात्र के थिए रिसाएरै गइन् उनले बुझ्नु पर्थ्यो मालदाई दिलदार पनि थियो है बुझ्नुपर्ने हो नि गङ्गाराम फुएल मालदाईजी तिनखुट्टी विश्वनाथ असमका मुक्तकार अर्को मुक्तक मसँग छ अर्जुन नेउपानेजीको उहाँको घर बाताबारी आसाम भारत उहाँले पनि आसामबाटै हामीलाई पठाउनु भएको छ मुक्तक अर्जुन न्यौपानेजी सम्भवतः पहिलोपटक हुनुपर्छ केही नवीन नामहरू आज हामीहरू समक्ष जोडिनुभयो केही चिरपरिचित मुक्तकारहरूलाई मैले कार्यक्रममा तपाईँहरू समक्ष जोडेँ नवीन मुक्तकारहरू चाहिँ चिरपरिचित होइन भन्न खोजेको चाहिँ होइन हाम्रो कार्यक्रममा चाहिँ जोडिनु भएको नवीन नाम हो मुक्तकमा आफ्नो क्षेत्रमा अनि नेपाली साहित्यमा उहाँले पुर्याउनु भएको योगदान छुट्टै हुन सक्छ विशेष हुन सक्छ अर्कै नसोचिदिनुहोला अहिलेको क्रममा म अर्जुन नेउपानेज्यूलाई जोड्न चाहन्छु पैसासँग इमान आफ्नो कहिल्यै साट्नु हुँदैन पैसासँग इमान आफ्नो कहिल्यै साट्न हुँदैन अनितिको सम्पत्तिलाई कहिल्यै साट्न हुँदैन लास भई बाँस चढी शमशानमा पुगिन्छ है र आगो लाउँछन् मलामीले कहिले ढाँट्न हुँदैन यसरी मुक्तकमा सन्देश प्रवाह गर्दै हुनुहुन्थ्यो अर्जुन नेउपानेजी आउ भने श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौँ मोहन सिंह हर्ती मगर्जीको मुक्तक रहेको छ बागसोर नगरपालिका दुई थारमारे सल्यानका मुक्तकार सुरुवाती अङ्कहरूदेखि नै निकै मिठो माया बाँडेर मोहन सिंह हर्ती मगर्जीले हामीलाई सम्सदै गर्नुहुन्छ अबको क्रममा मोहन सिंह हर्ती मगर्जीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता फुल रिसाउन सक्छ जुन लजाउन सक्छ फुल रिसाउन सक्छ जुन लजाउन सक्छ अनि यो दुनियाँले हल्ला चलाउन सक्छ हाउ प्रिया म मुटुभित्रै लुकाएर राख्छु आँखामा बस्यो भने आँसुले पकाउन सक्छ अति राम्री छड्के आँखा मारो जस्ती मौका व्यापारी एका मिठो सङ्गीतमय विचित्रको मह बोली मिठो सङ्गीतमय विचित्रको मह जस्तो बोली मिठो मह मोहन सिंगर्ती मगर्जीको मुक्तक तपाईँले सुन्नुभयो मुक्तक मालामा आजलाई भने श्रोता यस्तै यस्तै मिठा मिठा मुक्तक मिठो मिठो गीत सुन्दा सुन्दै छुटिने बेला भएको छ कार्यक्रम सुन्दै जाँदा तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो तपाईँले पठाउनुभएका मुक्त खरबहरू अझै पनि मसँग छन् म अर्को साता पक्कै जोड्नेछु कार्यक्रम सुनिसकेपछि तपाईँलाई सल्लाह सुझाव प्रतिक्रिया बाँड्न मनभयो अनि मुक्तक पनि पठाउन मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ त्यसको लागि Muktak Mala at the rate Gmail dot कममा मुक्तक तथा प्रतिक्रिया मेल गर्न सक्नुहुन्छ एमयुकेटिएके मुक्तक MLA Mala Muktak Mala at the rate Gmail dot com तपाईँले सामाजिक सञ्जाल फेसबुकमा गएर मुक्तक माला भनेर सर्च गर्नुभयो भने हाम्रो फेसबुक पेज फेसबुक आइडी भेटाउन सक्नुहुन्छ बिर्तामण झापाबाट आउने रेडियोभिजनबाट आउने माला झुकिनुहोला धेरै आइडी अनि धेरै पेज छन् फेसबुकमा अनि त्यहीँ गएर मुक्त करपहरू प्रतिक्रियाहरू तपाईँले हामीलाई छोड्न सक्नुहुन्छ कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद प्रविधि समीक्षणका निमित्त कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्क सम्झँदै मदन भण्डारी आजलाई पनि छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् नमस्कार शुभरात्री सम्झिरे तिमी भन्दा उत्तमैको छ गाउँथे कोइली तिमी जस्तो असल मन भाकी कोही छैन संसारमै समाजमा हुनुहुन्छ जसले हामीलाई यो सुन्दर संसार देखाउनु भयो त्यसैले आमा